नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आएका छौं गएको साता अलिखितको तेह्रौं श्रृंखला हामीले पृष्ठ दुई सय दुईसम्म सुन्यौं यो पुस्तकको पूरै वाचन सकिनका लागि हामीले पृष्ठ दुई सय एक्काइससम्म वाचन गर्नुपर्नेछ हामी आजको अङ्कमा जति वाचन गरिसक्छौ त्योभन्दा बाँकी रहेका पृष्ठहरूलाई अर्को साता केही वाचन गरेर प्रस्तुत गर्छौं आज अलिखितको चौधौं श्रृंखला अब सुनौ पृष्ठ दुई सय तीनबाट यसपटक गाउँमा केही घटनाहरू निकै छिटो छिटो र प्राय झस्काउने किसिमले घटे पहिलो घटना जोखोको थियो हामी फेरि बरेवामा सरिसकेका थियौं र त्यस बिहान आफ्नो कोठाबाट फिल्ड जाने तर्खर गर्दैथ्यौं हाम्रो उत्खनन कार्यमा यता एक डेढ महिनादेखि निकै जाँगर आएको थियो उत्खनन निकै भइसकेको थियो केही छोटा मोटा वस्तुहरू प्राप्त भएका थिए जुन मध्ययुगका मानिसहरूले प्रयोग गर्ने किसिमका थिए तर हाम्रो मूल खोज अर्कै थियो हामी कुनै त्यस्तो वस्तुको खोजमा थियौं जसले साँच्चैकै दुनियाँलाई आश्चर्यमा हुत्याइदियोस् अनि साँच्ची भनौँ भने हामीलाई किन किन त्यस्तो किसिमको आशा केही मात्रामा हुन लागेको थियो त्यसकारण निकै थकाउने र कहिलेकाहीँ निराशा दिने काम भए पनि हामी आफ्नो उत्साहलाई थाम दिँदै अड्याउँदै जुटेका थियौं पहिले जस्तो अब कसैमा कामचोरीको प्रवृत्ति आउँदैन थियो बरु छिटो छिटो काम सकेर केही भेटे भेटियोस् नभेटे नभेटियोस् काठमाडौँ फर्कने अनौठो जोस उठेको थियो केही दिनदेखि मजदुर ल्याउने जिम्मा लिएको ठेकेदार बरेवाका र धरमपुरका मजदुरहरूसँग पनि कुनै कारणले अप्रसन्न थियो अचेल ऊ सारा मजदूर कुनै अरू गाउँबाट ल्याएर काम चलाइरहेको थियो र अब एक पैसा पनि बरेवा र धरमपुरका मानिसलाई नछिराउने अठोट गरेर बसेको थियो त्यस दिन बिहानै हामी बाहिर निस्कनु अघि जोको हामी कहाँ हाजिर भयो जिमदारको खास मानिस भएकाले जोको आउनुको जिमदार सम्बन्धी कुनै माने हुन सक्थ्यो नजिक आएपछि देखियो जोको अनुहार निस्तेज छ आँखा पानी छम्केको अगुल्टो जस्तो कालो छ र त्यहाँ चारैतिर अन्धकार हेर्नलाई अलिकति अँध्यारो जम्बा भएको छ ऊ ज्यादै निरीह लागिरहेको थियो जुन त्यस गाउँमा जिमदारको मानिसले लाग्नु हुँदैन थियो जोखुले बतायो पहिले उसकी छोरीको अपहरण भएको थिएन ऊ आफैले छोरीलाई कुनै गाउँको एउटा घरमा लुकाएर सुन्द्रामाथि मुद्दा हालेको थियो ऊ कति दिनदेखि बाहना झिकेर गाउँ बाहिर जान्थ्यो र छोरी भेटेर आउँथ्यो छोरी त्यसको निर्वासन र त्यसको लुक्नुदेखि दिक्क मानेर बाबुका सामान्य रुने गर्थे जोखुलाई लाग्न थालेको थियो यसरी उसकी छोरी कहिल्यै घर फर्किन सक्दिन र ऊ अलिकति आफ्नै गुजुल्टोमा अल्झिन पुगेको छ अस्ति जोको छोरीलाई भेटेर भेट्न भनेर गयो लुकाइराखेको घरमा छोरी थिएन कसैले साँच्चैकै यसपालि अपहरण गरिदिएको थियो अपहरण गर्नु अघि उसमाथि बलात्कार गर्ने सुनौलो अवसरको निकै धैर्य साथ त्यसले उपयोग गरेको थियो गाउँका केही मानिसले बताएका थिए बलात्कारका केही चिन्हहरू कोठामा छरिएका देखिए जोखुलाई रंगलालमाथि शंका थियो किनभने छोरी लुकाएको ठाउँ जोखु जिमदार र रंगलाललाई मात्र थाहा थियो यता आएर जिमदार जोखुकी कन्यालाई अर्कै रूपमा प्रयोग गर्ने विचार पाल्न थालेका थिए सुन्दा थुनिएको थियो त्यसकारण जिमदार अब जोखुकी छोरीलाई गुप्तवासबाट इज्जत साथ गाउँमा भित्राउने तयारीमा थिए तर यो घटना घटेपछि कुराले अर्कै परिस्थिति धारणा गरेको थियो जिमदारले जोखुलाई यो विपत्ति सहन गर्नलाई डेढ मन धान दिएका थिए जोखुलाई यो कानूनी पेच बुझाइदिएका थिए जोखु अब दोस्रो पटक उही छोरीको अपहरणबारे नाली साल्न सक्दैन यसले उसैलाई खतरा छ त्यसकारण चुपचाप लागेर छोरीको खोज गर्नु नै एकमात्र उपाय थियो जहाँसम्म रंगलालको कुरा हो मलाई लाग्दैन उसले त्यस्तो गर्यो होला गरेको भए पनि अपहरण नगर्नुपर्ने हो हो भने म त्यसलाई सम्झाइदिन्छु एक दिन त्यसैले डोराउँदै ल्याएर तेरो द्वारमा छोरीलाई उभ्याइदिन्छ आदि रंगलाल अचेल जिमदारबाट तर्केर हिँडिरहेको थियो त्यसको प्रमाण के भने ऊ चौबिसै घण्टा केवल आफ्नो जिउ र लट्ठीमा तेल घसेर बस्ने मान्छे अब कुनै वखत पनि घरमा फेला पर्दैन थियो अनुभवी जिमदार दुई चार दिनपछि एक दिन मुसुक्क हाँसिरहेका फेला परे उनले नथुनीसित भने कार्य नथुनी लाग्ता यी रंगलुवा के जाङ के गर्मी अभई नैखे उतरल हमरा भेटे नै खकरत पूरा ठण्डा के अबले आई जो के बेटी के नथुनी हाँस्न थाल्यो जिमदारको भनाइ थियो यो रङ्गलालको तिग्राको तातो अझै ओर्लेको छैन कार्य मसित भेटै गर्दैन पूरा सेलाएपछि अनि ल्याउला जोखीको छोरीलाई नथुनी जिमदारको बाके कहाँ हाँस्नुपर्ने किसिमको बन्छ यतिको वर्षको संगतले बुझ्नमा पारङ्गत भएको थियो त्यसकारण ऊ हाँस्न थाल्यो प्रकट थियो जिमदार रंगलाल यस बखत आफ्नो एक्लो र अलि चञ्चल पुत्रलाई जस्तै स्नेहले सम्झिरहेका थिए नथुनी हाँसी ओरिसकेपछि केही बोल्नै आँटेको थियो देख्यो जोको आइरहेको छ कुरालाई तुरन्त निलेर पचाएर एउटा अतिरिक्त भलात्मी मुद्रा अँगालेर बस्न थाल्यो जोखुले आएर सलाम गरेर सोध्यो मालिक कहाँ भयो जिमदार आफ्नो अघिको मुडलाई बदलिन तयार थिएन उनको हृदयमा रंगलाल प्रतिको स्नेहधारा अविरल बगिरहेको थियो जसको मागमा उनले भने कहाँ कुछो भयो रंगलालुए नैखे मिलत अब त लाग्दा रङ्गलालुए कि पुलिस लगुवा कि खोजे कि परी अर्थात् कहाँ केही भयो रंगलाल नै भेटिन्न अब त लाग्छ रंगलाललाई नै पुलिस लगाएर खोज्नुपर्छ मालिक हम्का करी हाम्रो बेटी त रुकेर मर गई होइल जोखु काँथर भएर भनेको थियो मालिक म के गरौं मेरी छोरी त रोइरोइकन मरिसकेकी होली जिमदारले संवेदनाको सानो टुक्रो जोखुतिर बिल्काएर भने तू निफिकर र तोर बेटी मिल जाई आफेन रोरोके मरेवाला तोहर बेटी न लगे बुझले अब जे भेल ओपर रंच कैला से का हो तोर बेटी त कौनो सुधुवा न रहे वो तो घरे घरे घुसत रहे कहीं उहे अपन मर्जी से भागल गई तब यसको अर्थ के थियो भने त निष्फेक्री बस तेरी छोरी भेटिन्छे अनि फेरि रोइ रोइ जान फाल्ने खालकी तेरी छोरी पनि होइन अब जे भो भो त्यसमाथि दुःख मनाउ गरेर के हुन्छ तेरी छोरी पनि त कुनै सोझी थिएन ऊ पनि त घर घरै पस्दै हिँड्थे कतै उही आफ्नो राजी खुसीले भागे कि भए नि जोखुले त्यसपछि सोध्नु थिएन नथुरीले हाँस्नु थिएन जिमदारले सान्त्वना दिनु थिएन यी सारा काम फेरि केही दिनका लागि खारिज गरिएका थिए फेरि केही दिनपछि यस्तै केही दोहोरिन्छ र जोखु केही दिनलाई चुप लागेर फर्किन्छ हिजो पनि फर्क्यो आज ऊ हामी कहाँ आएको थियो तर हामी के गर्न सक्थ्यौं ऊ स्वयं पहिले जिमदारको मान्छे थियो अहिले परिस्थितिले केही समयका लागि ऊ तटमा हुत्तिएको थियो किनभने जोखुभन्दा काम लाग्ने मानिस रंगलाल हो यो जिमदारलाई थाहा छ जोखुला पनि थाहा छ रंगलाल भन्दा कुनै अर्को उपयोगी मानिससँग टक्कर पर्यो भने यही कुरा रंगलाललाई पनि थाहा हुनेछ अहिले त्यस्तो छैन त्यसकारण जोखु एक्लो र असहाय दृष्टिले हामीतिर हेर्छ हामीले फिल्ड जाने हतार देखाएर जोखुलाई विदा गर्यौं अलिअलि सान्त्वना दिन बिर्सेनौं भन्यौ जिन्दारसँग हामी पनि कुरा गर्छौं जोखु केही बोलेन हामी सबै कोठाबाट ननिस्कुन्जेल काँतर अनुहारले हात जोडेर उभिरह्यो खननमा निकै महत्वपूर्ण कुराहरू भेटिन थालेका थिए हामीले केही नरकंकाल पनि पाएका थियौँ त्यसले गर्दा अङ्गुरमान निकै प्रसन्न भयो यति प्रसन्न किन हुनुभयो मैले सोधेँ त्यहाँ सबभन्दा नजान्ने व्यक्ति श्रमिकहरू बाहेक मै थिए त्यसकारण प्रशस्त प्रश्नहरू पनि मै सोध्थे अङ्गुरमानले भन्यो किनभने यसले अनुमान गर्न सकिन्छ यहाँ कुनै बखत युद्ध भएको हुन सक्छ युद्धले के गर्छ मैले सोधेँ युद्धले धेरै खराब गर्छ अङ्गुरमानले अलिक परिहासात्मक भएर भन्यो तर यहाँ यसले केही अरू थोक पनि देखाएको हुन सक्छ थिए हेर्नुहोस् युद्ध दुईटा सभ्यताको बीचको युद्ध पनि हो एउटा जाति विजयी वा पराजित हुन्छ भने सभ्यता चाहिँ पराजित भएर पनि पुरै नष्ट नहुन सक्छ त्यो रहेर त्यसमाथि अर्को सभ्यता हुर्किन सक्छ अथवा कालान्तरमा दुई सभ्यताको फ्युजन भएर एउटा तेस्रो सभ्यता बन्न सक्छ मैले भने युद्धले त्यही देखाउँछ र अङ्गुरमानजी त्यही देखाउँदैन सम्भावना देखाउँछ उसले भन्यो एउटा युद्ध जमिनमुनि फेला पर्नुको अर्थ हो त्यहाँ हार्ने जाति पहिलेदेखि बस्थ्यो अथवा पहिलेदेखि बसेकै जातिले जित्यो भने तिनीहरूको कुनै जीवन सभ्यता र संस्कृति पनि थियो यसरी युद्धले हामीलाई दुई संस्कृतिको आभास दिन्छ जस्तै जस्तै यो हेर्नुहोस् अंगुरमानले हिजो अस्ति फेला परेका माटोको टुटी फुटेका भाँडाहरू देखायो एक किसिमको भाँडाहरू अलिक चिल्ला र पालिस गरेर शताब्दीऔं पछि पनि अझै रोगन नबगाए जस्ता देखिन्थे अर्का थरी त्यस्तै भाँडा खस्रा र धमिराले खाएको काठ जस्ता देखिन्थे मैले सोधे यी के हुन् अंगुरमानले भने भन्ठानुहोस् यी पानी खाने भाँडा हुन् त्यस बखत धातुको चलन थिएन तर त्यस समाजमा पनि असमानता चाहिँ थियो अभिजात वा सम्पन्न वर्गले प्रयोग गर्ने यी टलकदार भाँडा हुन्थे सर्वसाधारणका लागि साधारण र कुनै कलात्मक काम नगरिएका पात्रहरू थिए यो थाहा पाउनु सानो कुरा हो त्यसमाथि भाँडा कस्ता आकारका हुन्थे इत्यादि त छँदैछ फेरि यस्तो असमानता विजेता र विजित दुवै जातिमा हुन्थ्यो त्यो मनोरञ्जक हो जित्ने जाति पनि आफूभित्रको खाडललाई जित्न सक्दैनथे मलाई अनौठो लाग्यो त्यो अनगढ र खस्रो भाँडामा एउटा ज्यादै विपन्न र दुखी परिवार देखिन थाल्यो अनि चिल्लो भाँडा लाग्न थाल्यो खस्रो भाँडाको दुःखको कारण हो यद्यपि यो कुरा व्यावहारिक रूपमा असत्य हुन सक्थ्यो कि दुई भाँडाका प्रयोगकर्ताहरू एकअर्काबाट अपरिचित र धेरै टाढा बसेका हुन सक्थे हुनसक्छ दुई अलग युगकै अन्तराल होस् तर यहाँ त्यही रमाइलो थियो माटोमा मिलेका र माटोबाट निक्लेका वस्तुहरू देखेर मेरो लागि सारा अन्तराल मेटिन थाल्थ्यो र म जे पनि सोच्नलाई स्वतन्त्र थिएँ अङ्गुरमान यस्तो सोच्दैनथ्यो उसलाई त त्यही अन्तरालकै महत्व थियो र साँच्ची भन्नु भने दुईटा सँगसँगै भेटिएका कंकाललाई परिचित अर्थात दुई बेग्ला बेग्लै समय र सभ्यताको देखाउन पायो एकमाथि अर्को खप्टिएर बसेका भाँडाहरूलाई छुट्याएर शताब्दीऔं पर हुत्याउन पायो भने उसलाई आन्तरिक र सबभन्दा बढ़ी प्रसन्नता हुन्थ्यो कस्तो अचम्मसित हुँदो रहेछ होइन मैले भनेको थिएँ प्रकृति र मान्छेको सम्बन्धको यो पनि एउटा रूप हो अङ्गुरमान व्याख्यान दिने मूडमा थियो युद्ध आगो बाढी भुइँचालो यस्ता कैयौं घटनाहरू घट्ने गर्थे जसले सभ्यता नष्ट हुने गर्थ्यो अनि सम्पूर्ण सभ्यता आफ्ना अवशेषहरूसहित पृथ्वीको गर्वमा विश्राम गर्थ्यो प्रकृतिले त्यसमाथि माटाको चद्दर खापिदिन्छ र हामी त्यसलाई खनेर झेक्छौं हामीलाई ज्ञान हुन्छ हामीले कहाँदेखि यात्रा गरेका थियौँ कहिलेदेखि थियौँ र कस्ता थियौँ आखिर मान्छे वा कुनै जातिको परिचय केवल त्यति मात्रले त बन्न सक्दैन जतिमा उसको वर्तमान छ यो आफैमा ठूलो कुरो होइन र मैले भने यस्तो अहिले पनि त घट्न सक्छ युद्ध वा कुनै दैवी विपत्ति अथवा गुरुमानले सजिलोसित भयो त्यस्तो भयो भने फेरि पछि अरूले हामीलाई यसै गरी अथवा यसभन्दा उन्नत तरिकाले झिक्लान् हाम्रो अनुहारमा आफ्नो अनुहार खोज्लान् जस्तो हामी गर्दैछौ तर पहिले र अहिलेको मानिसमा एउटा वैज्ञानिक र प्राविधिक अन्तर छ अब मान्छे आफ्नो सभ्यता र संस्कृतिप्रति झन सजग हुँदै गएको छ र समर्थ पनि ऊ तिनलाई जोगाउन पनि निकै सक्षम छ ऊ शक्तिशाली हुँदै गएको छ त्यसकारण प्राकृतिक घटनासँग लड्ने हौसला राख्दछ उता प्रकृतिमा पनि परिवर्तन भएको हुन सक्छ यो भन्दा शान्त र व्यवस्थित भएको हुन सक्छ त्यसकारण यस्ता घटना कम घट्न सक्छन् अब केही भयो भने मान्छेको आफ्नै अन्तर्विरोधबाट हुन्छ युद्ध भयो भने अब युद्ध भयो भने पछि उत्खनन गर्नेहरूलाई हामीमाथि रिस उठ्ने पूरा सम्भावना छ किन किनभने अब युद्ध भएमा तिनीहरूको हाम्रो कंकाल समेत फेला नपार्न सक्छन् अङ्ग्रेजमा निकै प्रभावशाली हुने प्रयत्न गरिरहेको थियो म प्रभावित हुने प्रयास गरिरहेको थिएँ तर सम्पूर्ण विद्वता र गहिराई बाहेक पनि अङ्ग्रमान किन एउटा छोटो लोभी स्वार्थी मान्छे हुने गर्थ्यो यसको उत्तर फेला परेन मैले सब सोधेँ यो सोध्न सकिन कुन्नी मुडमा आएर बताइदिन्थ्यो कि ऊ किन घटिया स्तरको मनुष्य छ म अलिक विषादमा पनि भरिएको थिएँ मान्छे र उसको अस्तित्व उसको अर्थ सम्बन्धी प्रश्नले ब्रह्माण्डदेखि कुन्नी अर्को कुन गहिराईसम्म घेरिएका थिए लाग्थ्यो अहिले हरेक ठाउँमा म छु र तिनै प्रश्नका साथ छु उसको हुनु र नहुनुको बीचको दूरी कति युगको हुन्छ संयोग भएर बाँच्दा आफूभित्र ऊ व्यक्ति र समूह दुवै हुन्छ कि हुँदैन जसरी उसको आतिम बर्बरता जंगल उसित छ त्यसै गरी सहस्रौं वर्षको सामाजिक सभ्यतापछि उसको अचेतनमा उसको सभ्यताको सामाजिकताको प्रभाव पनि त होला इत्यादि एक दिन अंगुरमानले भन्यो केही दिन यतै आएर बस्नु पर्ला जस्तो छ तिलकले भन्यो सहर छाडेर गाउँ आइयो गाउँमा पनि यस्तो बज्र देहात अब त्यही गाउँ पनि छाडेर यहाँ के यी कंकालहरूसित बस्ने गुरुमानले भन्यो आउन जानमा त्यसकै समय बर्बाद भइरहेको छ हामीलाई अन्तर के पर्छ त्यो फुसको झुप्रोभन्दा हाम्रो तम्बु धेरै सुविधाजनक हुन्छ यहाँ बस्यो भने चौबिस घण्टा यसै बारेमा सोचिन्छ धेरै सोच्यो भने धेरै नयाँ विचारहरू आउँछन् जसलाई हामी व्यावहारिक रूपमा प्रयोग गर्न सक्छौं कि यही काम गर्ने सबभन्दा असल तरिका होइन हाम्रो निर्णय भयो पर्सिदेखि यतै आएर बस्ने त्यस दिन हामी छिट्टै गाउँ फर्क्यौं जब यतै आएर बस्नु छ भने अब काम पनि यतै आएपछि गर्ने भन्ने हाम्रो मनमा थियो र केहीजना भोलि दिनभरि सुत्ने अथवा अन्तिम पटक गाउँ घुमेर त्यहाँका तरुणीहरूसित पाएको सीमासम्म जिस्किने कार्यक्रम बनाएर अहिलेदेखि शरीरमा विचित्र तनाव हुर्काइरहेका थिए र आफ्नो रातसित त्रस्त थिए हामी फर्कदा घाम डुबेको थिएन तर केही मधुरो हुन थालेको थियो फुर्सद भएपछि कचहरीमा गफ गएर हाम्रो सधैँको नियम हुन्थ्यो त्यस दिन जाँदा देख्यौँ सारा गाउँ यहीँ पल्टेको छ स्वास्नी मानिसहरू पनि धेरै सङ्ख्यामा थिए मैले आजसम्म कचहरीमा आइमाईहरू यति विघ्न जम्मा भएको देखेको थिएन अवश्य केही अप्रत्याशित घटना घटेको हुनुपर्छ पञ्चायती भइरहेको थियो हाम्रो जिज्ञासामा दुई चार मिनट पनि नपर्खेर शान्त भयो यस्तो कुरा कसैले पनि पहिलोपल्ट सुनाउने गौरव हासिल गर्न चाहन्छ मुद्दा रहेछ फुलवाको फुलवा एक कुनामा उभिएकी थिए रोइरहेकी थिइन तर लाग्थ्यो पुग्ने जति पहिले रोइसकेकी थिए भुइँतिर हेरिरहेकी थिए आँखा र पूरै अनुहार पहेँलो र कुच्चिएको देखिन्थ्यो सिङ्गे शरीरमा उसको पेट मात्र एउटा यस्तो भाग थियो जसले आफ्नो अस्तित्व स्पष्ट रूपमा जनाइरहेको थियो अहिले त्यो त्यति राम्री देखेकी थिएन जति उसले देखिनुपर्ने फुलवाले पेट बोकेकी रहेछ दुई तीन दिनदेखि यो हल्ला गाउँमा हावाको बुई चढेर हिँडिरहेको थियो जिमदारले सुनेपछि उनलाई फेरि कर्तव्यको घचघचाइले सतायो अनि उनले यस्तो मौकामा जे उनी गर्न चाहन्थे त्यही गरे पञ्चायत बसाइदिए कारणवश यसमा उनी गाउँले नेता वा पुलिस भन्काउन चाहँदैनथे त्यसकारण यसपटक त्यस समारोहमा उनले थाना र चौकीलाई कुनै किसिमले भाग लिन दिन खोजेनन् त्यसकारण खबर गरेनन् गाउँको इज्जतको कुरा हो आफै सल्ट्याउनुपर्छ उस्तो उनको सदास्यता थियो उनी आफै सल्ट्याउन थाले फुलवालाई केरकार गर्न थालियो सारा गाउँ सपरिवार फुलवाको जवाब सुन्न मग्न र मुग्ध भावले दुवै कान थापेर बसेको थियो गाउँका नवयुवकहरूलाई त्यो मान्छेसँग ईर्ष्या भइरहेको थियो जसले तिनीहरूको पुरूषत्वलाई हाँक दिँदै अहिले चिट्ठा जितेको थियो किह बतानगे अब मुह से या लोर से का भई जिमदारले गर्जेर न्यायपूर्वक फुलवासँग सोधेका थिए को हो बता अब मुख छोपेर र आँसु चुहाएर के हुन्छ फुलवा धेरै बेरसम्म बोलिन विभिन्न सदस्यहरूले सोधे वयोवृद्धहरूले सोधे जिमदारले अलि नरम भएर फेरि सोधे नाउ बताइबे त तोहर बिहाओ करवा दियाइयो क्रेसले अर्थात् नाउ बताइस् भने त्यसैसित तेरो बिहे गराइदिने यसपल्ट फुलवाले अलिकति टाउको उचालेर अलिकति मुख उघारेर बिस्तारै भने ना प्राय जिन्दारले सोधेका थिए किन नै फुलवा चुप आँखा उदास र ग्लानीले भरिभरा हो धेरै बेरपछि थाहा भयो फुलवाले मल्किनीसँग एउटा कुनामा गएर नाम भन्न सके उसका दुवै मामाहरू पालै पालो उसमा गएर शान्ति प्राप्त गर्न रहेछन् मामाहरू पनि त्यही थिए यो सुनेपछि स्पष्ट थियो सारा गाउँका आँखा मामाहरूमाथि उल्टिन्थे मानिसले जस्तो जस्तो भाव प्रकट गरे सुक्खा र थोक दुवै शैलीमा त्यो त छँदैछ तर समस्या थियो फुलवाको पेटको बच्चालाई एउटा पिता चाहिएको थियो र त्यहाँ वास्तविक पिता पिता बन्न नसक्ने परिस्थिति थियो एक त तिनीहरू यस्तै कुनै नातेदार हुन्थे अर्को त्यस्तोमा निर्णय असम्भव भएकाले एउटा होइन दुईटा बाबु बन्न जान्थे जसले जन्म अघि नै बच्चालाई हरामी बनाउने गाली भइदिने पूरा खतरा थियो धेरै अल्झिएको समस्या उत्पन्न हुन आँटेको देखेर जिमदार रन्थनिए र एकदमसित दारा पिट्न थाले थरथर काम्न थाले भने दिए दुनु बहन कि हात जोड लगाव सर्के बाँधिदिए दुवैका हात गोडा र हान छडीले जिमदारले दिदी बहिनी जोड्ने एउटा बलियो गाली पनि त्यसमा मिसाएका थिए जसको असर गाउँलेमाथि कहिल्यै पर्दैनथ्यो त्यस्ता गालीहरू सुन्दा तिनीहरू यति निष्प्रिय हुन्थे लाग्थ्यो गाली कुनै अन्य भाषाको देउस हातखुट्टा बाँधिए दुवैका जिमदारले आफ्नै हातले पचास साठी पटक एउटा पातलो कैन तिनीहरूको शरीरको एउटा भाग पनि नजोगिने गरी हिर्काए खास गरी तिनीहरूलाई पुरूषत्वको बढी दावी भएको अङ्गमा जिमदारको ध्यान बढी केन्द्रित थियो छडी उनको क्रोध अलिकति बगेपछि तिनले फुलवालाई चारपाटे मुडिदिने आज्ञा दिए तर यस कामका लागि भने उनी आफै अघि सरेनन् नाउ बोलाइयो समस्या तैपनि आफ्नै ठाउँमा तैनात भइरह्यो एउटा बलाद्मीले सुझाव दियो जिमदार साथ यी गिराह दिएल जाई त कहाँ होइ अर्थात् यसलाई तुआइदियो भने के होला जिमदार रुष्ट भएर बोल्न थाले तोहर अक्किलाज के न गैलो बुझा बुझाता चरे जिमदारले भने तिम्रो बुद्धि पनि आज कति चर्न गए चाहिँ बुझिन्छ तू त हमने सबके बना देवो यी गैर कानुनी नुह मान त उहो हो जाइ त तेहन फुलवा कहाँ रही अपन मसर तिले तिमी ए पञ्चायती कहल जाइ दोस्रो बात नै खे गाउँमे का माने म तिमी त हामीलाई थुनाइदिन्छौ यो गैर कानुनी पो हो त भइगयो त्यो पनि होला अरे अनि फेरि फुलवा कहाँ बस्छ आफ्नो मामा घर पटक पटक यसैको पञ्चायती गरिरहने अरू कुरो छैन गाउँमा कि कसो सबै हाँस्न थाले जिमदारमा भाव राम्रो रहेको यस कुरालाई अस्वीकार गर्न सकेन केही जनाको विचार थियो मामाहरू र फुलवालाई प्रहरीमा बुझाइदिने अथवा कलङ्क मानेर गाउँबाट तपाइदिने तर जिमदार यो सब चाहन्नथे उनी चाहन्थे यसलाई केही लेदे गरेर निपटारा गरियोस् उनले त्यहाँ जम्मा भएका मानिसहरूमध्ये एउटा मानिसलाई बोलाए रे जोदुवा हेरेछन् जुदुवा जिमदारको आवाज सुनेर झस्क्यो किनभने जिमदारले अप्रत्याशित किसिमले उसको नाउँ लिएका थिए तैपनि ऊ गयो जिमदारले जोदुवालाई लिएर गएर एकछिन एउटा कुनामा कुरा गरे आधा घण्टापछि जिमदार र जोदुवा दुवै फर्केर आए र यथायोग्य स्थान ग्रहण गरेर बसे त्यसपछि खाकखुक गरे जिमदारले जसले पत्तो पाइन्थ्यो निकै नाटकीय प्रसंग उनले थाल्नै आँटेका छन् अनि गम्भीर बाणीमा उनले घोषणा गरे जोदुवा सकारले लखफुलवाके लेकिन चालिस मन धान जोदुवाकी मिलके चाहिँ यसरी फुलवालाई जुद्वाले सकारेको थियो तर मामाहरूले चालिस मन धान दिएपछि मात्रै स्त्रीको त्यस्तो सकार देखेर हाम्रो टोलीको चाहिँ निकै मनोरञ्जक भयो यो सुनेर थापा र शरद दुईजना साँच्चैकै उदास भए तिनीहरूलाई फुलवासँग एकदम सहानुभूति भइरहेको थियो शरदले भन्यो यो त त्यो केटीप्रति ज्यादै ठूलो क्रूरता हो होइन त्यसले सुरक्षाको नाममा सबै आफ्नो अपमान र खतरा सहनुपर्ने जोदुवा जसलाई उद्धार गर्ने सिलसिलामा फुलवाको वर्णन गर्न लगाइएको थियो त्यति वृद्ध थिएन जति रोगी थियो त्यसको एउटी स्वास्नी निकै अगाडि मरिसकेकी थिए कुनै सन्तान कुनै नातेदारको झन्झट थिएन घरमा सिक्री लाउने पनि आफै सिक्री खोल्ने पनि आफै त यो एउटा राम्रो संयोग थियो के भने ऊ अब दोक्लै मात्र होइन बरु बिहे सँगसँगै एउटा परिवारको पनि तत्काल सम्भावना सन्निकट थियो उसले आफ्नो अर्धो वैंश र अर्धरोगी शरीरका साथ पोलुवालाई लिएर घरमा गयो साथमा एउटा तयार गर्व र चालिस मन जुन उसले जिमदार मार्फत प्राप्त गर्नेछ किनभने जिमदार जोधुवालाई दिएको ऋणको धान त्यसैबाट काट्न चाहन्थे अनि यो उनलाई पनि एउटा सुखद अनुभव थियो किनभने जोद्वाको ऋण केही अपरिहार्य कारणले गर्दा उनले नउठ्ने ऋणभित्र राखेको थिए जोधुवा केही दिनमा अब गृहस्थी र बाल बच्चादार मनुष्य बन्छ त्यो पनि विशेष परिश्रम नगरेरै यसमा सन्देह छैन फुलवाला बानी पर्छ यसमा पनि दोधार छैन तर के फुलुवा आफूभित्र फुलुवालाई जीवित राखिरहन सक्छ यो प्रश्न मेरो होइन हिजोदेखि शरद कुमारमा उठेको छ र लाग्थ्यो निकै घमासान किसिमले उठेको छ ऊ भन्न थाल्यो अब मलाई यहाँ एक मिनट पनि बस्न मन छ म फर्किन चाहन्छु धेरै भावुक बन्नु हुँदैन ऋषिले भन्यो यस्तो त जहाँ पनि हुनसक्छ कहाँ कहाँबाट भाग्दै हिँड्नु अह फुलवालाई म त्यस्तो रूपमा हेर्न सक्दिनँ शरदले भन्यो तेरि प्रेमिका हो त्यो नरेन्द्रले सोध्यो शरदले केही बोलेन एउटा उपेक्षा देखाएर बसिरह्यो प्रश्नप्रति श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको बाँकी वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला भोलिपल्ट बिहानदेखि हाम्रो बसाइ सर्ने तर्फ हुन थाल्यो बाह्र बजेसम्ममा सब सरियो हामी अन्तिम पटक कोठामा कुनै माल छुटपुट भएको छ कि भनेर हेर्न पस्यौं केही छुटेको थिएन केवल केही महिनाको हाम्रो उमेर र स्मृति छुटेको थियो जसले गर्दा अलिकति मोह जस्तो लाग्न थालेछ यस दौडा दौडमा हामीलाई सम्झनै भएन शरद बिहानैदेखि हामीसँग छैन आजदेखि हाम्रो खाने प्रबन्ध पनि तम्बुमै थियो र कुल्लीहरूको जिम्मामा थियो तिनीहरू आफै पकाउन् वा आफ्ना स्त्रीहरू गुहारून् खाँदाखेरि अङ्गुरमान सबलाई बोलाउन थाल्यो शरद अहिलेसम्म फर्केको थिएन एउटा आशंका थियो काठमाडौँ त हिँडिदिएन शरद ऊ यस्तो गर्न सके मानिस हो दिनभरि हाम्रो मन काममा त्यति लाग्न सकेन शरद साँझमा पनि आएन मानिस दौडाइयो मानिस दौडेर रित्तो फर्कियो अब त्यसको दोस्रो दिन हामीले शरदलाई पाएका थियौँ तर उसलाई लास बनाएर दोरन्तर पोखराले फ्याँकिदिएको थियो शरद दोरन्तलको गहिराई नाप्न गयो किन यसको जवाब न दोरन्तलले दिने गरेको थियो न शरद नै दिन बस्थ्यो तर ऊ जस्तो प्रकृतिको मानिस थियो त्यसअनुसार कुनै पनि कार्य कारणले होइन केवल कारणको आभासले गरिन्थ्यो त्यसकारण शरदको आत्महत्या चकित तुल्याउने जति हुन सक्थ्यो थियो तर चकित हुने गरी दुखी तुलाउने चाहिँ रहेछ हामी आफैलाई थाहा थिएन शरदको मृत्युले हामीलाई ती दुःख दिन्छ र हामीलाई भित्रैदेखि बाँस हल्लाए चाहिँ हल्लाएर साट्छ वास्तवमा केही दिनदेखि हामी डराएका पनि थियौं यी दिन जुनेली रातका थिए र दोरन्तलमा यसपालि अहिलेसम्म एउटा पनि मृत्यु भएको थिएन र यता शरद केही गडबड किसिमले बोल्न सोच्न थालेको थियो हामी लगातार मनाइरहेका थियौं यो जुनेली रात बितोस् तर शरद यही दोरन्तलको सम्पदाको लागि हाम फालेको थिएन भने उसलाई औंसीमा हाम फाल्न पनि आपत्ति हुँदैन थियो तर के थाहा ऊ फुलुवाको गरिबी वा सारा गाउँलेकै दरिद्रता हटाउने उद्देश्यले हाम फालेको थियो कि शरद हराउँदा हामी सबैको मनमा त्यही आशंका थियो तर कोही कसैसित त्यो आशंका पोखिरहेको थिएन जस्तो पोख्नासाथ त्यसको घटित हुने सम्भावना सातै बढिदिने डर होस् उसलाई एक्कासी जीवन एउटा व्यर्थको वस्तु लागेर आएको हुन सक्छ ऊ कहिलेकाहीँ यस्तो भन्थ्यो भने आखिर जीवनको कुनै चित्तबुझ्दो उद्देश्य छैन भने त्यो व्यर्थ छ त्यसलाई बुढो भएरै मृत्युसम्म ओसार्नु के जरूरी छ ऋषिरामले भनेको थियो बीचमै आत्महत्या गरेर मुक्तिको भ्रम पाल्न पनि के जरूरी छ ऋषिले थप्यो त्यो त आफ्नो आफ्नो सोचाइ हो तर हो अवश्य शरदले भन्यो लाद्ने नै हो भने त जुन उद्देश्य पनि महान महान उद्देश्य भनेर लादे हुन्छ जस्तो नारा भाषण र राजनीतिमा हुने गर्छ ऋषिले फेरि भन् तर शरद जीवनमा उद्देश्य र अर्थ त आफैले कमाउनु पर्ने आफैले फलाउनु पर्ने कुरो फलाउन नसक्नु आफ्नै असमर्थता होइन अनि के आफूलाई अझै असहाय बनाएर आफ्नो स्थितिसँग मान्छेले त्यति झोक्नु ठिक छ त मैले भने तिमीसँग जीवन छ अब त्यसमा अर्थ छैन भन्नु केटाकेटीले सब तोक जुटाइदिए अनि खेल्छु भन्नु जस्तो त्यसमा केही खोज्नु हाम्रै सार्थकता होइन तर शरदको चित्त बुझे जस्तो लाग्दैन थियो हामीलाई के थाहा ऊ भित्रभित्र आत्महत्या गर्ने अठोट गरेर बाँच्नुलाई गाली गर्दैछ जस्तो त्यो उसको अधिकारै होस् शरदको अनुहार विकृत भएको थिएन र प्राय त्यत्तिकै उदास र जीवनको अर्थ सोच्दै प्रश्न सोध्दै गरे चाहिँ लाग्थ्यो जति बाँचेका दिनहरूमा ऊ गर्ने गर्थ्यो यस्तो लाग्थ्यो अरू केही भएको छैन ऊ केवल नुहाउन भनेर त्यहाँ पसेको थियो पछिको उसको स्वाभाविकताले हामीलाई झन् यति विचलित उद्युग्ने र शोकग्रस्त तुल्याइदियो हामी आफ्नै एउटा भित्री हिस्सा काटिएर पर हुत्तिएर छटपटाइरहेको देख्न थाल्यौं शरद के उदास रहँदो होला यस वखत हामी त्यति उदास थियौं उसले आफ्नो चिरन्तन उदासी हामीमा झन गहिरो पारेर खनाइदिएको थियो दाह क्रिया सकेसम्म व्यवस्थित रूपमा गरियो रवि आफ्नो काम छोडेर आएको पनि थियो ऊ पनि आउनासाथ त्यत्तिकै उदास र शोकाकुल भयो जति पहिले शरद हुने गर्थ्यो हाम्रो बसाईभरिमा दोरन्तल पोखरामा भएको अन्तिम मृत्यु त्यही थियो अन्तिम पनि र सबभन्दा दुःखद र गहिरो रूपमा असर गर्ने मृत्यु कति दिनसम्म हामी काम गर्नु साटो शरदका कुराहरू गरेर बस्थ्यौँ अंगुरमान केही थियो अलिकति त उसैलाई पनि त्यस दुर्घटनाले चोट पुगेको हुनुपर्छ बाँकी चाहिँ सबले निच भन्ला भने डरले केही बोल्दैनथ्यो यस्तो बखत जस्तो चलन छ शरदका अत्तल कुराहरू हामीले प्रशस्त सम्झौँ पाठकले भन्यो आत्महत्या एउटा यस्तो कर्म हो जुन प्राणीहरूमा केवल मान्छेले नै गर्न सक्छ तर ऋषिले भने हो तर मान्छे हुनुको यो जति गल्ती उपयोग पनि धेरै नै होला तिलकले एकहोरो कतै हेरेर भन्यो एघारजना आएका थियौं फर्कदा दसजना मात्र फर्कने भयो तर बिस्तारै अर्को चलन अनुसार शरदको मृत्युले हाम्रो मनमा बनाएको खाल्डो पुरिन थालेको आवाज हामी हुन थाल्यो कसरी भने अब उसका कुरा त हुन्थे तर कुरा गर्दा पहिले जति गहिरो दुःख हुने र शरदको अनुहार झलझली सम्झिने अथवा उसित बिताएका समयहरू सामुन्य आएर उभिने गर्दैनथे काम गहिरोसित चल्न थाल्यो दिनरात भन्न सकिने गरी एउटा कुरा थियो अब हामी त्यहाँबाट छिट्टै भाग्न चाहन्थ्यौं कामलाई एउटा टुङ्गोमा पुर्याएर पछि अर्को समूह आउने भएको थियो त्यसकारण अब सबका जिब्रामा तरूणी र प्रसन्नता भन्दा कामका कुराहरू बढ़ी हुन्थे उत्खननमा धेरै कुराहरू भेटिएका थिए र अझै भेटिने आशा थियो तर अहिलेसम्म त्यो वस्तु भेटिएको थिएन जसको हामीलाई खोज थियो सोधिएला त्यो वस्तु के हो भने त्यो त हामी पनि भन्न असमर्थ थियौं यति भन्न सकिन्थ्यो त्यो वस्तु अहिलेसम्म पाइएका वस्तुहरूमध्ये थिएन कसैले एक दिन ठट्टा गरेर भनेको थियो जुन कहिल्यै भेटिन्न हामीलाई त्यसैको खोज छ किनभने दुनियाँमा नभेटिने कुरा नै सबभन्दा बहुमूल्य हुन्छ तर यस्तो दर्शनमा अब कसैको रुचि थिएन अहिलेसम्म भेटिएका वस्तुहरूमा केही सिक्काहरू पनि थिए जसको काल निर्धारण हुन बाँकी थियो मनुष्य र मनुष्यत्तर प्राणीका हड्डीहरू थिए ऋषिले एक दिन भनेको थियो बुझौ यो जमिन मुनि युद्ध मात्र होइन कैयौं प्रेम कथा पनि गाडिएर बसेका हुन्छन् मलाई त त्यस्तो कथामा रुचि छ तर त्यस्ता कथाहरू प्राय उत्खननमा पाइँदैनन् यही अफसोस छ पन्ध्र अथवा बीस दिनपछि मध्याह एउटा घटना घट्यो काम बडो शान्त तरिकाले चलिरहेको थियो न खन्ने श्रमिकहरूको पसिनामा कुनै कमी थियो न टोलीका मानिसहरूको निरीक्षण र तल्लीनतामा अझ भनौँ बरू कामको एकनाशपनले मलाई नै पिर्न थालेको थियो म त वास्तवमा त्यस्तै एउटा संगत र रमाइलाको लागि तम्बुमा बस्न गएको थिएँ त्यसकारण म नजिकैको एउटा रुखमुनि बसेर चराहरूको स्वर सुन्ने र चिन्ने खेलमा मग्न पाएँ त्यसै बखत एक्कासी काम गर्ने ठाउँबाट आएको हल्ला र खलबल सुनियो म ध्यान भङ्ग भएर उठेँ त्यहाँ जाँदा खैला बैला मचिएको थियो सब यताउति दगुरिरहेका थिए श्रमिकहरू केही नबुझेकोले तिनीहरूको दौडा दौडलाई अर्ध हाँसोका साथ हेरिरहेका थिए हो यो चाहिँ तिनीहरूले बुझेछन् त्यो कुनै खुसियालीको खलबल थियो अङ्गुरमानतिर दृष्टि गयो ऊ कुनै एउटा मूर्छना जस्तो मूर्छा जस्तो दबिरहेको थियो उसको खुट्टामा जुत्ता थिएन र ऊ काँच र ढुङ्गालाई थिच्छु भन्ने आँटले कहिले त्यो खाल्डो कहिले यो खाल्डोमा ओर्लिरहेको थियो उसको हातमा केही थियो जसले आफ्नो जीवनको सर्वस्व झैं मुठीमा च्यापेको थियो र उफ्रिरहेको थियो त्यसो भए के त्यो वस्तु भेटिएको थियो जसको हामीलाई खोज थियो त्यो के थियो यो जान्नलाई म तिनीहरूको नजिक गएँ हेर हेर अङ्गुरमानले भन्यो हाम्रो सभ्यताको इतिहास पनि अब चार हजार वर्ष जति पुरानो प्रमाणित हुन्छ मोहन जोदारो र हडप्पाको जस्तै तर त्यो सभ्यता यतातिर सर्दै आएको प्रमाण छैन भनेको होइन मैले सोधेँ त्यही त त्यही त चमत्कार हो यसपटक ऋषिले बोल्यो के भएको अहिले भन्न सकिन्न तर कहिलेकाहीँ स्वतन्त्र र समानान्तर रूपमा पनि समान स्तरको सभ्यता विकसित हुने सम्भावनालाई किन असम्भव मान्नु आखिर मान्छे हो जसरी कहिलेकाहीँ संयोगले दुई अलग परिवारको भाषाका ध्वनिहरू मेल खाइदिन्छन् त्यसै गरी सभ्यता र संस्कृतिमा यस्तो संयोग नहुनु भन्ने के छ र उत्खननमा फेला पारेका कुनै प्राचीन घरको जग देखायो केही काँचो इँट देखायो र विभिन्न अरू कुराहरू पनि एक ठाउँमा एउटा पर्खाल जस्तो नै भत्केको रूपमा अलिकति देखियो मैले त त्यति बुझिनँ तर थाके के पाएँ भने त्यहाँ कुनैतिर एउटा सिङ्गै प्राचीन सहर पुरिएर बसेको हुन सक्छ चार हजार वर्ष जति पुरानो अनुमान गल्ती पनि हुन सक्छ तर अहिले त त्यो सही थियो त्यति प्राचीन समयमा यहाँ इँटका घरहरू थिए सड़क थिए सम्पन्न र दरिद्रहरू थिए मानिस पशुपालन गर्थे र खेती गर्थे यस्तो सुन्नु एउटा ज्यादै गहिरो स्वप्नलाई यथार्थमा घटाएर भोग्नु जत्तिकै लागिरहेको थियो शंकरमानले कतिपय प्रामाणिक ढुङ्गाहरू जम्मा गरेको थियो केही हतियारहरू थिए अनि युद्धका चिन्हहरू थिए अब हाम्रो काम साँच्ची भनौँ भने समाप्त भइसकेको थियो र अब आराम र सफलतासहित हामी काठमाडौँ फर्कन सक्थ्यौं अनि फर्कन पनि त थियो नै अब बाँकी काम हामी पछिको अर्को टोलीले गर्नु थियो हाम्रो समय पनि समाप्त भइसकेको थियो र अब त एउटा ठूलो सम्भावना हामीले उघारेर राखिदिएका थियौं त्यसपछि हामी छिटो छिटो कामहरू समेट्न थाल्यौं आज राति यहीँ सुत्ने र भोलिपल्ट गाउँ फर्केर जाने त्यसपछि दुई तीन दिनभित्रै काठमाडौँ फर्किने कार्यक्रम बनाएका थियौं तर त्यत्रो खुसीको खबर जिमदारलाई दिनुपर्छ यो सोचेर अंगुरमानले भन्यो जिमदार कहाँ जाउँ दुई कोष चार कोष हिँडेर केही बिग्रिँदैन यसले स्पष्ट हुन्थ्यो हाम्रो टोलीको प्रत्येक मानिस वास्तवमा सफलताको खुसीमा नेतृत्व भिजेको थियो हामी एउटा महान उपलब्धिको गहिराई अनुभव गर्दै गाउँतिर हिँड्यौं बाटाभरि हामीले कुरा गर्यौं र अरू बखतका विपरीत हामीहरूमा कसैले पनि थकाइ लागेको र विश्राम गर्नुपर्ने कुरा गरेन श्रुति सम्वेकमा हामीले अलिखितको चौधौं श्रृंखला अब आजलाई रोकेका छौं पृष्ठ दुई सय सोह्रमा आएर हामीले यसलाई रोकेका छौं अब केही पृष्ठहरू मात्रै बाँकी छन् अर्को साता डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको अन्तिम श्रृंखला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री